यहाँलाई स्वागत छ हजुरलाई पनि धन्यवाद छ तपाईँ कालमा पनि वडा अध्यक्षबाट सुरु गर्नुभयो कालमा र पछिल्लो दुई हजार छ्यालिस पछि दुई दुई पटक गाविसको अध्यक्ष एकचोटि कार्यभाग चलाउनु भयो र अर्कोचोटि जित्नुभयो हजुर यस अवधिमा अब लामो समय त्यसपछि पनि समाजसेवा त गर्दै आउनुभयो यस्ता पूर्व गाविस अध्यक्ष उपाध्यक्ष एवं समाजमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका समाजसेवा गर्दै आएका व्यक्तित्वहरूलाई ओचेलका खबर युनिटले खोज खन्तर गर्दैछ अथवा उनीहरूको अनुभव सेयर गर्दैछ यो अवधिसम्म तपाईँले यस अमरपुर गाविसलाई के दिए भन्ने लाग्छ मलाई सबभन्दा ठुलो कुरा त अब यहाँ अमरपुरवासी सम्पूर्ण अब चाहिँ अमरपुरवासी अब आफ्ना मान्यजनहरूले तैँले यहाँ नेतृत्व गरेर एउटा विकास कार्यमा सहभागी बन्नुहोस् भनेर जुन उहाँहरूले प्रेरणा दिनुभयो माया दिनुभयो मलाई चाहिँ पटक पटक अवसर दिएर भोट दिएर जिताउनु भयो सर्वप्रथम उहाँहरूलाई मैले आफ्नो तर्फबाट अझै मान्यता र धन्यवाद स्वागत टक्राउन चाहन्छु र हामीले अब पुरानो जमानादेखि हरेक राणाकालीन राजाकालीन त्यसपछि पञ्चायती व्यवस्था यी सबै हेर्दै आइयो उहाँहरूको काम धेरै अब पुरानो अवस्थामा पनि केही केही कामहरू धेरै राम्रा पक्ष पनि छन् तर धेरै कुराहरूमा जनता शोषित पीडित जातीय तहमा लङ्गीय तहमा वर्गीय तहमा हरेक हिसाबले भेदभावको चपेटामा अब जगडिएको अवस्था देखिरहेका छौँ थियौँ र त्यसलाई हामीले पनि एउटा राजनीतिक प्रभावमा हामी समावेश भएर जसरी हरेक क्रान्तिमा सहयोग गर्ने सहभागिता हुने मौका पाइयो र दुई हजार सात सालमा चाहिँ राणा शासन राजा शासन जस्ता तिनी तानासा प्रवृत्तिहरूलाई तोडिए र फेरि सत्र सालमा आएर त्यसलाई चाहिँ एउटा प्रवृत्तिका कारणले एउटा सामन्तवादी प्रक्रियाका कारणले फेरि चाहिँ देश चाहिँ एकदमै अवर्जातान्त्रिक गतिविधिमा जगडिन पुग्यो यसमा हामी चाहिँ दुखी भयौँ दुःख मान्दै पुनः फेरि दुई हजार अब छत्तिस साल नेपालको निर्वाचन एउटा देखाउनको लागि मात्रै थियो त्यहाँ चाहिँ अराज संस्थाको बहुमत छ भन्ने पारा देखाइयो र दुई हजार छ्यालिस सालमा नेपाली जनताको आम जनताको पहलबाट चाहिँ बहुदलीय प्रजातान्त्रिक व्यवस्था आयो र त्यहाँदेखि यता अब नेपाली जनताले केही चाहिँ हक अधिकार पाएको कुरा सबैमा यथावत छ अब त्यसमा हामीले भन्नै पर्दैन र अलिकति दुई हजार छ्यालिस सालदेखि यता देशले विकास निर्माणका धेरै कुराहरू जनताको हितमा गाउँ गाउँ ठाउँमा ठाउँ ठाउँमा धेरै विकास निर्माणका कामहरू हुँदै आएन नभएका होइनन् तर पनि दुई हजार अब बाहन्न सालदेखि जुन माओवादी जनयुद्ध सुरु भयो यसले गर्दा दस वर्ष चाहिँ देश अलिकति पीडादायक अवस्थामा पुग्यो युद्धको चाहिँ चपेटामा पर्दाखेरि विकास निर्माणमा चाहिँ धेरै कमी आउन गयो विकास निर्माणलाई धेरै बाधा पुग्यो देशमा ठुलो क्षति भयो नोक्सान भयो र शान्ति पछि परिवर्तनका केही झलकहरू त देखा पर्यो नि है हजुर अब त्यसपछि जुन शान्ति प्रक्रिया प्रक्रिया आयो अब जुन माओवादी द्वन्द थियो त्यो पनि एउटा राजनीतिक द्वन्द हो र त्यसमा मुलुकमा भएका चाहिँ हरेक पीडादायी अब चाहिँ समस्याहरूलाई उजागर गर्नको लागि सुरुवात भयो अब त्यस कुरालाई पनि एउटा हामीले चाहिँ जुन अहिले गणतन्त्र गणतन्त्र संविधान सभाको चाहिँ उसलाई त्यसले जवाफमूलक कार्य सफलता भयो त्यसले पनि एउटा महत्त्वपूर्ण भूमिका चाहिँ मा ल्यायो र सबै राजनीति दलहरू मिलेर अब चाहिँ गणतन्त्र लिएर मुलुकलाई नयाँ अब प्रगति गति अग्रगतिमा लानको लागि क्रान्ति गरे यो सफल भयो तर यहाँसम्म मुलुक आइराखेको छ जसरी अब विकास निर्माणका कामले गति लिन पर्थ्यो त्यो तरल अवस्थामा भएर हो कि त्यति अब चाहिँ तालमेल नमिलेर चाहिँ हो कि अलिकति गति पाउन सकेको छैन र अब राजनीतिक रणनीतिक क्रान्तिहरू अब विशेष गरेर सबै समाप्त भएको जस्तो हामीले महसुस गरेका छौँ अब सबै राजनीतिक दल सबै चाहिँ मुलुकका आम जनताहरू मेलमिलापको भावना वातावरणमा युनिटी जस्तै एकजुट तरिकामा आबद्ध भएर अब यहाँको गरिबी हटाउने विकास गर्ने मुलुकलाई अग्रगतिमा लानको लागि सबैले आफ्ना आफ्ना ठाउँबाट प्रयास गरेर शान्तिपूर्ण तरिकाले मेलमिलापको वातावरणलाई एकीकरण गरेर एकजुट भएर अगाडि बढ्यौँ भने हाम्रो मुलुकले सफलता पाउला अन्यथा अब चाहिँ अब हामी विरोधका कारण विरोधै गर्ने एकले अर्कालाई नस्वीकार्ने यस्तो गतिविधिमा मुलुक अब छरपष्ट भयो भने मुलुकले निकास पाउन पनि गाह्रो छ र हामीले अब पूर्व गाउँ विकास समितिको नेतृत्व गरिआएको हिसाबले पनि हामीलाई अनुभव छ कि सबै मिलेर सबैले एकदम नम्रतापूर्वक मेलमिलाप पूर्वक सहकारी गरेर अगाडि बढेका काम सबै सफल भइराखेका छन् जहाँ चाहिँ विरोध हुन्छ द्वन्द हुन्छ प्रतिस्वरोध गरिन्छ त्यहाँ चाहिँ आफैमा चाहिँ नोक्सान र त्यो काम सफल हुन नसकेको देखिन्छ यहाँ हामी सबै एकजुट एकरूपता भएर प्रजातान्त्रिक ढाँचाबाट विरोध गर्ने कुराहरू प्रजातान्त्रिक परिपाटीबाट एकले अर्काको मान्यता दिँदै राम्रा कामलाई सहयोग र सपोर्ट गर्दै नराम्रा कामको चाहिँ खण्डन र त्यसलाई चाहिँ प्रश्न गर्न जरुरी देखिन्छ मैले तपाईँलाई सोध्न खोजेको के हो भने तपाईँले दुधी कार्य कार्यकाल गाविस अध्यक्ष चलाउनु भयो तपाईँ स्वर्गीय ओम प्रकाश गौतमसँग पनि नजिक रहेर काम गर्नुभयो अहिलेसम्म महत्त्वपूर्ण काम छोटकरीमा महत्त्वपूर्ण काम के के गरे भन्ने लाग्छ हजुर र तपाईँका सहकर्मीहरूले कतिको साथ दिए यी कुराहरू बताइदिनु अहिले यो हाम्रो गाउँ विकास समिति अमरपुर गाउँ विकास समिति भनेको पहिला चाहिँ अडतिस सालसम्म अर्धे गाउँ विकास समितिसित एकीकरण थियो र अडतिस सालमा नयाँ गाउँ विकास समिति अमरपुर नयाँ बन्यो त्योदेखि यता हामीले चाहिँ यहाँ कडा मिहिनेत गर्नु पर्यो हाम्रो गाउँमा स्कुलहरूका भवनहरू सबै छाप्रा थिए अब चाहिँ ढुङ्गाका छानाहरू पनि थिएनन् गाउँ विकास समितिका स्कुलहरूमा चाहिँ भवनहरू मैदान बनाउने काम गोरेटाबाट खानेपानी विरत तातोपानीदेखि लिएर यो नौ वार्ड समेट्ने खानेपानी पनि बडो एकदमै कठिन अवस्थामा हामीले चाहिँ प्रेस गरेर चाहिँ ल्याउनु पर्यो त्यो पनि फिनेडा प्रोजेक्ट मार्फत त्यो सञ्चालन भएको थियो त्यो एकदमै सरकार पक्ष राज्य पक्षकोतिरबाट पनि पूर्ण सहयोग भयो हामीले त्यसलाई चाहिँ सराहना गर्न चाहन्छौँ र अहिले खानेपानीहरू लगभग छिटफाट रूपमा केही दुःख छ त्यो पुरा गर्न बाँकी छ अरू नौ वार्डमा ठुलो ठुल्ठुला योजनाहरू सञ्चालन भएको छन् मोटरबाट सबै वार्ड छोइनेरी सम्पन्न भएका छन् सबै विद्यालयहरूमा चाहिँ भवन बनेका छन् विद्यालयको स्थिति राम्रो छ र अहिले विद्युतीकरण सामुदायिक विद्युतीकरण अर्जे अम्बरपुरको एउटै योजना बनाएर हामीले त्रिसठी बैसठी सालबाट सुरु गर्यौँ र अहिले गत चाहिँ उन साल आसिनबाट हामीले चाहिँ बिजुली बाल्न सफल भएका छौँ बिजुली बाल्ने पनि दोहोरो मार्गमा परेका छन् जस्तो विद्युतीकरण यहाँ सुरुवात भएको छ केही चार सय जति घरकुरेले मिटर लिएर बाली राख्नुभएको छ भने केही चार सयजना जतिले मिटर पाउन पनि बाँकी छ तर अब यस मानिमा योजना सञ्चालन भएको छ राम्रो पक्ष पनि हो तर राज्य पक्षबाट चाहिँ अब अहिले आज हामीको विद्युतीकरण बन्द भएको एक हप्ता भइसक्यो करिब अब चाहिँ बत्ती बाल्न अन्धकारमा हुनुहुन्छ सबै चाहिँ अमरपुरवासी अर्जीवासी अथवा कहाँबाट बिग्रिएको छ यो सञ्चालन गर्ने क्रममा राज्य पक्षको चाहिँ एकदम ढिलाइ र राज्य पक्षले पूर्ण रूपमा ध्यान दिन नसकेको कुरा मैले यहाँ अनुरोध गर्न चाहन्छु र यो राज्य पक्षले यथाशीघ्र लाएर यो गतिविधिलाई चाहिँ यो बिग्रेका कुराहरू यिनी बनाउने जन जनतालाई सुविधा दिने कुराहरूमा राज्य पक्ष गम्भीर भए जस्तो दुई दुई पटक त भइसक्नुभयो अध्यक्ष अब पनि चान्स पाए गर्न सक्छ भन्ने लाग्छ त्यस्तो त लाग्छ अथवा चान्स पाए विकास निर्माणका काम गर्ने अब जनताहरूको एउटा सेवा गर्ने मौका त्यो लाग्छ लाग्न सक्छ स्वाभाविकै तर अहिले जहाँसम्म जति काम गरियो त्यो एउटा समाज सेवामा गर्न सक्ने हुन सक्ने काम जे जति भएका छन् यसमा गर्व लागेको छ खुसी पनि छौँ र सबभन्दा महत्त्वपूर्ण कुरा यहाँ केही पनि सुरुवात थिएन अहिले धेरै कुराहरू मावि पनि बनिसकेको छ मोटर बाटाहरू पनि सबै वार्डमा छोइएका छन् खानेपानीहरू पनि सबै वार्डमा भएको छन् केही एक आध ठाउँमा छिटफुट ठाउँमा चाहिँ हामी फोकस गरिराखेका छौँ त्यहाँ पुरा गर्न केही बाँकी पनि छ र अरू विद्युतीकरणको बत्ती बाल्ने काममा पनि सफलता भएको छन् यसमा निरन्तर दिन जरुरी छ यही मानेमा अब आफूले चाहिँ सेवा गर्न पाइयो र यहाँको अमरपुरवासीहरूले ले पनि यसमा सराहना दिइराख्नु आएको छ यही कुरो आफूलाई महत्त्वपूर्ण मानिएको महसुस लाग्यो विशेष गरी श्रीमानहरू अथवा घरका पाका मान्छेहरू फलादमी भयो भने खालि बाहिर मात्रै समाजसेवामा डुल्ने महिलाहरूलाई दुःख हुन्छ तपाईँ श्रीमती हुनुहुन्छ उहाँ रुन्नता उहाँ चाहिँ सधैँ भलादमी भएर हिँड्ने तपाईँलाई घरको भार त पर्थ्यो होला नि है ए एकदम ठुलो भार छ के हार्ने त्यही पनि अब जनताको सेवा गर्न पाएपछि म पनि खुसी छु तपाईँ पनि यहाँ त के स्वयंसेविका म पनि स्वयंसेविका हुँ मैले पनि सेवा गर्दैछु तर घरको मैले केही काम बिताइकी पनि छैन मैले वार्डको सेवा पनि गरिछु ए हो हजुर छोरा छोरी कस्तो छ पारिवारिक अवस्था सबै पारिवारिक त प्रेम छ र अब चाहिँ एउटो जेठो छोरो एसएलसी गरेर चाहिँ हाम्रो उनको मामा इन्डियन सेनाको क्याप्टेन हुनुहुन्थ्यो नरबहादुर अर्याल र उहाँसँगै घुम्न जान्छु भनेका मैले उनलाई ठुलो चाहिँ डिग्रीसम्म पढाउने रहर थियो घुम्न गएका आफसे आफ मामासित पनि लुगेर उएर इन्डियन सेना रामबहादुर जीसी अनि अर्को छोरा अर्को छोरा जितेन्द्र जीसी अथवा शैक्षिक योग्यता प्रमाण पत्रमा शङ्कर कपुर जीसी छ खास यहाँ जितेन्द्र जीसी नाम अहिले उनी बुटोल नुवाई मिल छन् र उनले आफै लभ म्यारिज गरेका छन् श्रीमती चाहिँ बालकुमारी दुईजनाले चाहिँ उनीहरूले मास्टर डिग्री पढ्दैछन् राम्रो रहेछ छोरी हुनुहुन्न छोरी दुई बहिनी छन् एकजना छोरी यही वार्डमा आफै बिहा गरेर इन्डियन सेनाको उसित छन् र एउटी छोरीले काठमाडौँ अहिले स्टाफ नर्स पढ्दैछन् जस पारिवारिक सुखद रहेछ अहिले मैले भन्नु पर्दाखेरि अब यो समाज सेवा असाध्यै रहर लाग्दो चात लाग्दो कुरो पनि हो देशको चाहिँ सेवा गर्नु देशलाई गाउँ लगायत देशलाई अगाडि बढाउने कुरामा अत्यन्तै राम्रो पक्ष पनि मानिन्छ तर आफ्नो घर गिर्ने लथालिङ्ग श्रीमतीलाई बढी बोझ दुःख छोरा छोरीहरूको सबैको ध्यान पुऱ्याउन नसकिने श्री सम्पत्तिको ध्यान पुऱ्याउन नसकेर अलिकति घरको स्थिति अब म्याडमलाई धेरै पीडादायक दिए जस्तो मलाई अनुभव लागेको छ एउटा दुःख भनेको त्यही श्रीमती र घर व्यवहारलाई चाहिँ महत्त्वपूर्ण तरिकाले अगाउन बढाउन सकिएन भन्ने त्यो छ तर त्यसलाई जनताको जनसेवा गर्ने मौकाले चिर्लिमै खाइदिएर त्यो पनि बिर्साइदिए हस्त धन्यवाद है त राम्रो सुखद हजुर धन्यवाद छ र हजुर प्रेम पनि अब मैले के एउटा अनुरोध गर्न चाहेँ भने हजुरलाई धेरै दुःख छ कष्ट छ हामीले सञ्चार माध्यमबाट विभिन्न अब छेउकुनामा अब पिल्सिएका नदेखिएका ओदेलमा परेका सञ्चारहरूलाई गाउँ गाउँ घर घरमा गएर दुःखदायक तरिकाले यसलाई उठाएर जसरी सञ्चार माध्यमबाट विस्थापित हुन लागेका घटनाहरूलाई पनि नयाँ बनाएर कारवाहीको दायराभित्र लिने जुन चाहिँ उच्च प्रयास गर्नुभएको छ यसमा हजुरलाई उच्च सम्मान र हार्दिक धन्यवाद र गर्दैछौँ हस् त यसमा हाम्रो साथ सहयोग पनि रहनेछ र हजुरको यो कार्यक्रम पनि सदाका लागि सफल होस् भन्ने शुभकामना हस् हस् धन्यवाद